कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य र अतुल्य योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित कालजै नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज एक सय चालिसौं अंकमा हामी अजर अमर गीतहरू मार्फत यहाँलाई अभिवादन टक्राउँदैछौ आजको कार्यक्रममा चर्चा हुनेछ तीस दशकपछिको नेपाली संगीत र नेपाली गीत संगीतमा वातावरणका प्रभावका बारेमा आगामी मंगलबार श्रावण पाँच गतेका दिन प्रसिद्ध गायक संगीतकार अरूण थापाको पुण्यतिथि र यस सन्दर्भका बारेमा पनि चर्चा गर्नेछौ आजको कार्यक्रमको पर्दा खोल्दैछौ संगीत प्रवीण नरराज ढकालको स्वरमा र संगीतमा रहेको यो राष्ट्रप्रेमको गीतबाट Da da da da. पश्चिम महाकाल छन्ति बहिनी कैश्वरले गाउँछ जय तिम्रो सुभनी भनी जय जन जन सङ्गीत प्रवीण नराज ढकाललाई नेपाली संगीत आकाशमा सम्मानपूर्वक संगीत प्रवीण भनिएको धेरै वर्षपछि मात्र उनले भारतमा अध्ययन गरेर संगीत प्रवीण हासिल गरेका थिए संगीत प्रवीण राज ढकाल चर्चित गायिका वा नेपाली जगतकी प्रथम रेकर्डेड गायिका मेलवा देवीका शिष्यका रूपमा पनि कोलकातामा बसेर संगीत अध्ययन गरेका थिए तर नरराज ढकाललाई मेलवा देवीको व्यवहार मन नपरेको कारणले र उनले अलि अपमानपूर्वक हेला गरेको कारणले उनले मेलवा देवीसँग संगीत सिक्न छोडेको कुरा आफ्नो संस्मरणमा लेखेका छन् काठमाडौँ कालधारा निवासी नरराज ढकाल जीवनको अन्त्यकालमा डिक्सलेसियाको कारणले बिमारी भएर राष्ट्रबाट एक किसिमले उपेक्षित भएर जीवन बिताउनु परेको दुःख उनले आफ्नो अन्तिम अन्तर्वार्तामा व्यक्त गरेका थिए नाराज ढकालको यो गीत कहीँ कतै सुन्न पाइएन भनेर गजलकार रवि प्राञ्जलले चयन गरेको हुनाले आज यो गीत प्रस्तुत गरिएको छ यो गीतसँगै आज हामीलाई टीका छेत्री सुभाष ढुंगेल भगवान पोखरेल पुण्य शर्मा क्रस फ्रम हेल त्यसै गरी दिनेश रावतले विभिन्न प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ भने हामीलाई हाम्रो ट्वीटरमा खुल्ला मञ्च मित्रले संगीत प्रवीण नराज ढकाललाई धेरै पछि सुनियो मजा आयो धन्यवाद दाजु भनेर लेख्नु भएको छ त्यसै गरी अमृत रेग्मीले पनि यो कार्यक्रम अहिलेका कति संगीतकर्मी र गीतकारहरूले सुन्दा हुन् सुने राम्रा गीत बनाउने प्रेरणा जाग्थ्यो होला कि भनेर टिप्पणी गर्नुभएको छ र यो दुईटा टिप्पणीसँगै अब हामी चर्चा गर्नेछौं नेपालको ऋतु अनुसारका गीतका बारेमा साउन महिनाका गीतहरूका कुरा गर्ने बित्तिकै स्वर सम्राट नारायण गोपालको साउनको झरी बनी तिमी आउन याद आउँछ र त्यसभन्दा धेरै पहिला रेकर्ड भएको रचना जीषीको स्वरको साउने खोलाको गीत याद आउँछ साउन महिनासँग घाँसिएका गीतहरूको प्रसंगमा रचना जीषीको यो स्वर रचना जीषीलाई हामीले निर्विक्रम प्यासीको ताराबुट्टी जुनेली रातमा जस्ता गीतका कारण सम्झ्यौं भने दीपचन्द्र मोक्तानका गीत संगीतका कारण पनि रचना जीषीलाई सदा याद मानिन्छ बसन्त क्षितिज हाम्रो फेसबुकमा हामीलाई लेख्नुहुन्छ रहस्यमय कार्यक्रम आजको अजर अमर सधैँ हृदयको अन्तर कुन्तर छोएर बग्छ आभारी छु भनेर उहाँ भएको छ जनसवाल पत्रिकासँग आबद्ध कवि निबन्धकार वसन्त क्षितिजको यो प्रतिक्रिया त्यसै गरी प्रेम नारायणजी लेख्नुहुन्छ धेरै समयपछि बल्ल आज अजर अमर गीतहरू सुन्दैछु अनन्त कटवालजी लेख्नुहुन्छ आजको अजर अमर गीतहरू रोचक अनि ऐतिहासिक श्रृंखलाको प्रतीक्षा गरिरहेको छु भनेर उहाँले युएबाट लेख्नु भएको छ आजको कार्यक्रमलाई हामीलाई निबन्धकार कुमारी लामा र त्यसै गरी गजलकार सनत कुमार बस्तीले पनि शुभेच्छा पठाउनु भएको छ उहाँहरूमा पनि हार्दिक आभार व्यक्त गर्दै अब गीतको चर्चाको प्रसंगसँगै हामीलाई ट्विटरमा डेनबरबाट धना पौडेलजीले पनि मेन्सन गर्नुभएको छ उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु विक्रम सम्बत दुई हजार नौ सालमा काठमाण्डुको झम्सी खेलमा जन्मिएका अरूण थापाको जीवन विशेष कार्यक्रम भोलिको एक सय एकचालिसौं अजर अमर गीतहरू हुनेछ तर आज पनि हामी अरूण थापाका गीतहरूमाथि चर्चा गर्नेछौ र आगामी मंगलबार अरूण थापाको सोह्रौं पुण्यतिथि परेको छ सोह्रौं पुण्यतिथिको कार्यक्रम ललितपुरको अरूण थापाको जन्मस्थल पुल्चोकै ललितपुर हार्ट क्लबमा दिउँसो तीन बजे कार्यक्रम हुँदैछ गीतकार सुभाष चन्द्र ढुंगेल लगायत केही युवा कलाकारहरूको सक्रियतामा आयोजना गरिएको अरूण थापा स्मृति सांगीतिक सभामा यहाँहरूलाई पनि हार्दिक निम्तो छ यस कार्यक्रममा नेपालका चर्चित युवा गायक गायिकाहरूले गायन प्रस्तुत गर्नेछन् भने पुराना पुस्ताबाट दिवाकर खड्गा संगीता साकेलले पनि गाउनेछन् भने नयाँ पुस्ताबाट शैलेश सिंह देवेन्द्रमान सिंह सत्यनारायण मानन्धर लगायत कलाकारले आफ्नो अरूण थापाका गीतहरू प्रस्तुत गर्नेछन् भने संगीत विद्यालयका विद्यार्थीहरूले अरूण थापाका गीतहरूलाई सांगीतिक धुनमा प्रस्तुत गर्नेछन् अरूण थापाको एउटा युगल गीतलाई दिवाकर खड्गा र सरिता प्रजापतिले गाउनेछन् भने यसै शैलीको एउटा गीतलाई नातिकाजी शैलीमा पनि हामी आज सुन्न सक्छौ मवि शब्दमा अरूण थापा र मिराणाको स्वरमा यो गीत के छर दिउँ तिमीलाई म आँसु बाहेक मेरो जीवनमा के छर दिउँ तिमीलाई म आँसु बाहेक मेरो जीवनमा छर तिमीलाई म आँसु बाहेक मेरो जीवनमा सक्दिन बन्न सहारा सक्दिन भन्न सहारा हो के छर तिमीलाई म आँसु मेरो जीवन स्वरभित्र मर्म जीवनभित्र पीड़ा भएका गायक अरूण थापाको जीवन काठमाडौँ पोखरा दार्जीलिङ अनि विशेष गरेर बाग बजारको गल्लीमै बित्यो उनको जीवनको संघर्षको अन्तिम अन्तिम समयमा उनले जेलमा पनि जीवन बिताउनु पर्यो र जेल बाहेक उनले कैयौं समय फुटपाथमा पनि बिताउनु पर्यो र जीवनको अन्तिम चार दिन उनले यति गेस्ट हाउसमा बिताए जहाँ उनले भरमदुर प्रार्थना गरे मलाई भगवानले अर्को दुई दिन बाँच्न दिए म केही गीतहरू गाउनेछु तर त्यो मौका उनको जीवनमा थिएन र उनी कम उमेरमै हामी माझबाट विदा भए अरूण थापाको सोह्रौं पुण्यतिथिको सन्दर्भमा आगामी मंगलबार तीन बजे ललितपुरको पुलचोकको ललितपुर हाट क्लबको हलमा अरूण थापा स्मृति सभा र सांगीतिक कार्यक्रम हुँदैछ यहाँहरू पनि सरिक हुन सक्नुहुनेछ यो जानकारीसँगै हामीलाई हाम्रो फेसबुकमा लेख्नु भएको छ राजेश्वर उदयले क्या फरक विषय चयन गर्नुभयो मन पर्यो सुन्दैछु मन थामेर आजको एक सय चालिसौं श्रृंखलामा वरिष्ठ गायक एवं संगीतकार एक्लो दिदीपेमान नक्षत्रभन्दा फरक नपर्ला एक्लो अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गीत ऋतुहरूमा तिमी हरियाली बसन्त हौका गायक अरूण थापाको स्वरको कालजय प्रस्तुति हुनेछ शिव समीप लेख्नुहुन्छ आहा निकै हृदयस्पर्शी गीत सुन्न पायो सायद यो कार्यक्रमको विशेषता नै यही हो अनिश नेौपानी लेख्नुहुन्छ रोचक जानकारीको साथमा कालजयी अजरमर गीतहरू सुन्दै र अमेरिका डेनबर लेख्नु लेख्नुभएको छ कुमारजङ कार्कीले आज विदाको दिनको शुभारम्भ अजर अमर गीतहरूको श्रवणबाट आनन्दित हुँदै गरेको अवस्थामा छु आजको दिन निकै शुभ हुने भयो यहाँहरू सबैमा सस्नेय हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीत अरूण थापाकै स्वरमा यो गीतलाई अरूण थापाले भन्दा पहिले नारायण गोपालले गाउने कुरा थियो यो नारायण गोपालकै निम्ति संगीत गरिएको रचना गरिएको गीत थियो तर अरूण थापा यस गीतप्रति यसरी लोभिए संगीतकार गीतकार दिव्य खालिङले यो अरूण थापाकै निम्ति रत्न रेकर्डिङ संस्थानको डिस्कको निम्ति रेकर्ड गराए जुन गीतका कारण अरूण थापाको जीवनको एउटा आत्मवृत्तान्त झल्किन्छ यस गीतमा सुवनी बाजरी राखिदिन्छन् तर पेट कहिले फाट्दैन जिउँदै मरिसकेका मान्छेले बुझ्दैन यो अधुरो मेरो गीत सबै तिमीलाई पाखले रङ्गिएको सारा गीत आफ्ना प्रियहरूलाई सारा गीत आफ्ना स्नेहीहरूलाई समर्पण गरेर विदा भएका गायक अरूण थापाको सम्झनामा उनको निधन भएको सोह्रौं वर्षको पुण्यतिथिको सन्दर्भमा ललितपुर हार्ट क्लबमा उनको सम्झनामा कार्यक्रम हुँदैछ यस कार्यक्रमलाई सफलताको शुभकामना पठाउनु भएको छ हिरालाल गर्दैलीजीले त्यसै गरिकन सन्तोष सेजवालजीले पनि हामीलाई फेसबुक मार्फत यो कार्यक्रमको सफलताको शुभकामना पठाउनु भएको छ र अमृत रेग्मीजीले यो मनको के भर हुन्छ जानी नजानी यहाँ बोल गर्ने रहर हुन्छ यो गीतको लागि चयन गर्नुभएको छ यो गीत भोलिको कार्यक्रममा अवश्य पनि बज्ने नै छ र आजको कार्यक्रममा अरूण थापाका बारेमा अरूण थापाको सर्वाधिक लोकप्रिय भएको बीबीसीको छनौटमा पनि उत्कृष्टमा परेको गीत ऋतुहरूमा तिमीका बारेमा आगामी मंगलबार यस गीतका चयन समितिका एक सदस्य मध्ये एक सुमन खरेलले पनि आफ्नो अभिव्यक्ति राख्नुहुनेछ त्यसै गरी अरूण थापाको चर्चित गीत चोट के हो व्यथा के हो का गायक गीतकार सुभाष चन्द्र ढुङ्गेलले पनि गायकका बारेमा आफ्नो विचार राख्नुहुनेछ र गीतको रचनाका बारेमा पनि आफ्नो जानकारी राख्नुहुनेछ त्यसै गरी ओम विक्रम विष्टका मिज्जु पप गायक ओम विक्रम विष्ट जो अरूण थापाका मिर्जु हुनुहुन्छ अरूण थापाका बारेमा ओम विक्रम विष्टले पनि आफ्नो विचार राख्नुहुनेछ मंगलबार तीन बजी हुने यस कार्यक्रमको जानकारीसँगै अब अरूण थापाको स्वरमा अरूण थापाकै संगीतमा अरूण थापाको दोस्रो विवाह भइसकेपछि रेकर्ड भएको सुभाष चन्द्र ढुंगेलको चोट के हो व्यथा के हो पछिको यो अर्को लोकप्रिय गीत पारी गयो मलाई अधुरो धेरै धेरै जनन मारि गयो कि नयाँ दुरो यो जीवन बिर्सेर मेरा पीठहरू प्रतीक्षामा तिम्रै बाँच्दछ हारेका छैनन् विश्वासहरू यहाँ तिम्रो बाटो सधैँ हेर्दछ हरेक पल पल मिठा कल्पनामा हरेक पल पल मिठा कल्पनामा आफूलाई हराइदिए पारी गयो किन अधुरो यो जीवन बिर्सेर के मिलन पारी गयो किन अधुरो गायक अरूण थापाका बारेमा विशेष कार्यक्रम भोलि हुने नै छ र मंगलबार हामी उनको सम्झनामा गरिने कार्यक्रममा भेट्ने नै छौं र हामीलाई फेसबुकमा वसन्त क्षतिजले लेख्नुहुन्छ भोलिको कार्यक्रम अरूण थापा विशेष हो चोट के हो व्यथा के हो देखि ऋतुहरूमा तिमीसम्मको कर्णप्रिय गीतहरूले उज्यालोलाई अजर अमर बनाउन पाइयोस् शुक्रबारको जनसवालमा अरूण थापाको रहस्यमय पलहरू पनि पढ्न पाइयोस् अन्तिम क्षणका भोगाईहरू स्पर्श गर्न पाइयोस् भनेर वसन्त छेत्रीले लेख्नु भएको छ भने राज खड्गाले लेख्नु भएको छ कार्यक्रमको लागि नमस्कार दाई यो कार्यक्रमको लागि कति समय खर्चिनुहुन्छ जति सुन्दा पनि सुनौ सुनौ लाग्छ भनेर टिप्पणी गर्नुभएको छ भने हामीलाई ट्वीटरमा गोकुलजीले लेख्नु भएको छ पारी गयो किन अधुरो यो जीवन बिर्सेर ती मिलन यो गीत उहाँले आफ्नो विशेष चयनमा राख्नु भएको छ यहाँलाई धन्यवाद त्यसै गरिकन निश्चलजी लेख्नुहुन्छ अजर अमर गीतहरूको पर्खाईमा धेरै दिनदेखि मन लोभिरहेका गीतहरू भनेर लेख्नु भएको छ हार्दिक आभार छ यहाँलाई पनि अरूण थापाप्रतिको विशेष कार्यक्रम भोलि रहनेछ र मंगलबार अरूण थापा को सम्झनामा हुने सांगीतिक श्रृंखलामा युवा पुस्ताका र पुराना पुस्ताका कलाकारले अरूण थापाका गीतहरू गाएर श्रद्धांजलि अर्पण गर्ने कार्यक्रम छ यसबारेमा भोलि अझ विशेष जानकारी सहित हामी उपस्थित हुने नै छौं अब आजको कार्यक्रममा अर्को एउटा गीत छ यो साउनी झरीको ढुङ्ग्यानी बाटोका कुराकानीलाई लिएर लेखिएको मविवि शाहको रचनाको यो गीत सीना पाचि लागे को जोना विर्शी न सक्तिना मना को कुरो मुखा मलाई माहन न सक्तिना तारा देवी को सोर यो झरीको बाटोको गीतको कुरा धना दन समको जनार्दन समले पनि यस गीतलाई संगीत गरेका थिए र भारतका प्रसिद्ध संगीतकार जयदेवले पनि यसलाई संगीत गरेका थिए जयदेवको संगीतमा पनि यो गीत रेकर्ड भएको पाइन्छ तर आज प्रस्तुत गर्दैछौ हेमन्त कुमारको संगीतमा भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको स्वरमा रेकर्ड भएको मविसाको रचनाको यही गीत आकाशका तिरमिरे तारा लता मंगेशकरको स्वरमा हेमन्त कुमारको संगीतमा मवी शाहको शब्द यो गीत आकाशका तिरमिरे तारा म गन्न सक्दिन गीत सँगसँगै हामीलाई कृष्ण केसरी लेख्नु भएको छ विगतका केही श्रृंखलाहरू प्रत्यक्ष सुन्न सकिएको छैन आज पनि प्रत्यक्ष सुन्ने अवसर नमिले पनि डाउनलोड गरेर सुन्ने चाह छुटेको छैन हेम साउद लेख्नुहुन्छ सुन्दैछु डुब्दैछु शब्द र संगीतमा राजेश्वर उदय लेख्नुहुन्छ संगीतकार रचनाकार दिव्य खालिङको गीत अरूण थापाको आवाजमा मेरो गीत सबै तिमीलाई र गायक संगीतकार अरूण थापाको जीवन कथाको केही अंश सुन्दा क्या पीड़ा बोध भयो अरूण थापाको गीत सुन्दै गर्दा चोट के हो व्यथा के हो मार्मिक शब्द रचना अनि संगीतका साथै स्वरका साथै उहाँका करिब करिब सबै गीत मानस पटलमा ताजा भएर आए कस्तो हृदयस्पर्शी गीत राजेश्वर उदयका यी शब्दका पंक्तिहरूसँगै चर्चाको अर्को पाठ हो अरूण थापाको गायन नेपाली संगीत आकाशमा त्यो समयमा प्रस्तुत भयो जुन समयमा नेपाली संगीत आकाशमा एक से एक धरोहर कलाकारहरू थिए नारायण गोपाल मानिक रत्न प्रेमदोज प्रधान नातिकाजी शिवशंकर अम्बर गुरूङ अर्ण लामा तारादेवी जस्ता कलाकार भएका बेला अरूण थापाको आगमन हुन्छ तर अरूण थापाको गायन फरक शैली भएको कारण उनको बाटो नै नयाँ किसिमले बन्छ र उनको त्यही अनुसारको पहिचान हुन्छ अरूण थापाका बारेमा भोलिको कार्यक्रममा विशेष चर्चा हुने नै छ आजको यस कार्यक्रममा फेरि एकपटक हामी जानकारी गरौं आज हामीले अरूण थापाका केही अप्राप्य र अलि लो प्रोफाइलमा रहेका गीतहरू बजायौं केशर दिउ तिमीलाई मैले कोसेली भनेर त्यसै गरी मेरो गीत सबै तिमीलाई पारी गयो किन अधुरो जस्ता गीतहरू बजायौं भने आज धेरैले सुन्न इच्छा गरेको संगीत प्रवीण नरराज ढकालको जय जननी महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनाको गीतबाट कार्यक्रमलाई शुभारम्भ गर्यौं महाकवि लक्ष्मीप्रसाद देवकोटा नै ती पहिलो व्यक्ति थिए जसले नराज ढकालका निम्ति दुलै छानेका थिए र ती दुलै थिइन् लक्ष्मीप्रसाद देवकोटाकी भान्जी र नराज ढकाललाई अत्यन्त माया गर्थे महाकवि लक्ष्मीप्रसाद देवकोटाले नराज ढकालसँगै रथी लक्ष्मण शमशेरको दरबारमा संगीत सुनाउन गएका थिए संगीत शिरोमणि यज्ञराज शर्मा सत्याल र यज्ञराज शर्मा र नराज ढकाल प्रवेश गर्दा पहिलो पटक नराज ढकाल दरबारमा काँपिरहेका थिए अरे जब नराज ढकालले गाउन थाले दरबारका साहब काँप्न थाले अरे उनको आवाज सुनेर दरबार देखेर पहिला नराज ढकाल काँपे नराज ढकालले गाएको देखेर दरबारका साहेब काँपेछन् र तीनै नराज ढकालले भारतीय राजदूतावासमा एउटा गायन प्रस्तुत गर्ने क्रममा त्यति बेलाका राजदूतले सोधेछन् तपाईँले गीत गाएर पानी पार्न सक्नुहुन्छ अरे भने सुनेको हो नराज ढकालले भने पानी पार्न सक्छु वा सक्दिन म त्यो त भन्न सक्दिन तर यहाँ बसेर गाउँदा गाउँदै तपाईँको यो कार्यालयको झ्यालको सिसा चाहिँ फुटाइदिन सक्छु त्यसो भनेरै उनले गाएरै भारतीय राजदूतावासको राजदूतको कार्यकक्षको झ्यालको सिसा फुटाइदिएको यो घटनाले नै उनलाई भारतमा पढ्ने अवसर मिलेको थियो र भारतबाटै उनले संगीत प्रवीण गरेका थिए नाराज ढकालको कुराकानीसँगै हामीले रचनाजीसीका गीत सुन्यौं र अन्त्यमा तारादेवी लता मंगेशकरको एकै शैलीका दुई गीत सुन्यौं भने अब कार्यक्रमको अन्त्यमा स्वर सम्राट नारायण गोपालको यो गीतसँग विदा हुँदै गोपाल इन्जुनको शब्द र संगीतमा र भोलि अरूण थापा विशेष कार्यक्रम लिएर उपस्थित हुने नै छौं आगामी मंगलबार अरूण थापाको श्रद्धांजलि सभा कार्यक्रममा पनि हामी भेट नै हुनेछ यो गीतसँगै नारायण गोपालको स्वरसँगै सन्दीपलाई र मलाई विदा दिनुहोस् अहिलेसम्म बाँचेका मेरा बियो गगले निर्धक निल्दैछु आएका वर्षहरूलाई वर्षहरूलाई जसरी निलेको छ शून्यले यो रातलाई तै निलेको छु मैले मेरो जवानीलाई जसरी निलेको छ शून्यले यो रातलाई त्यस चैनिलेको छु मैले मेरो जवानीलाई मिलेको छ आजल व्यर्थै आतिलाई जस्तै पिएको छ खाले आँसुहरूलाई अहिलेसम्म बाँचेका मेरा बियो गघाले निर्धक निल्दैछु आएका वर सहरलाई वर्षहरूलाई अब तिम्रो मायाको केही अर्थ भएन मलाई जस्तै स्पर्शको आभास हुँदैन ढुङ्गालाई थुपारी दिएको छु व्यर्थै पीडा बजेगा मेरा वियोग गले तेरी धाक नींद छु आएगा वर्षा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज